टुक्रेको मुटुनी टालेर के गर्नु टुक्रेको मुटुनी टालेर के गर्नु अगाडि कदम चालेर के गर्नु आशा र भरोसा टुटिसकेपछि निभेको दियोलाई बालेर के गर्नु आत्मा त नमर्ने रहेछ कहिले नि आत्मा त नमर्ने रहेछ कहिले नि मनमा कुरूप बालेर के गर्नु सुनको महत्त्व अलगै हुन्छ नि फलामसँगै त गालेर के गर्नु स्वर्ग नि यही छ नर्क नि यही छ स्वर्ग नि यही छ नर्क नि यही छ धर्म र सत्यता फालेर के गर्नु टुक्रिएको मुटुनी टालेर के गर्नु अगाडि कदम चालेर के गर्नु हजुर टुक्रेको मुटु नि टालेर के गर्नु अगाडि कदम चालेर के गर्नु आशा र भरोसा टुटिसकेपछि निभेको दियोलाई बालेर के गर्नु पक्कै पनि श्रोता टुक्रेको मुटुलाई ढाल्दाखेरि अथवा टुक्रिसकेको मुटु टुक्रिसकेका दुई मन वा टुक्रिसकेका दुई आत्मालाई फेरि जोड्दाखेरि कहिलेकाहीँ समस्या उत्पन्न हुन्छ यदि मुटु नै टुक्राइसकेपछि त्योभन्दा अगाडि नबढ्नुको चाहिँ विकल्प हुँदैन आशा र भरोसाहरू तपाईँले कसैलाई भरोसा गर्नुभएको हुन्छ कसैमाथि धेरै आशा गर्नुभएको हुन्छ त्यो आशा र भरोसा टुटिसकेपछि फेरि त्यही मान्छेसँग विश्वास गाँस्न निकै गाह्रो हुन्छ एउटा भनाइ छ नि च्यातिएको डोरीलाई त फेरि जोड्दाखेरि ठाउँ ठाउँमा गाँठा पर्छन् अथवा गाँठा पारेपछि मात्र चाहिँ त्यो डोरीलाई जोड्न सकिन्छ तर मान्छे त सम्बन्धको कुरा हो टुटिसकेको सम्बन्धलाई जोड्दाखेरि कति गाँठा पर्लान् मनमा अवश्य पनि टुटिसकेको सम्बन्धलाई फेरि जोड्दाखेरि त्यो पक्कै पनि सार्थक हुँदैन त्यसैले टुटेको सम्बन्ध टुटाउने मान्छे र पराया हुने मान्छेलाई पराया हुन दिनुपर्छ भन्ने गरिन्छ आफ्नाहरू कहिल्यै छोडेर जाँदैनन् अथवा तपाईँले कसैलाई आफ्नो सोच्नु भएको छ र त्यो मान्छे तपाईँको आफ्नो हो भन्यो भने पक्कै पनि तपाईँलाई छोडेर जाँदैन तर तपाईँको आफ्नो मान्छे तपाईँले मनले सोच्नु भएको छ भन्यो भने तपाईँलाई छोडेर जाँदैन र देखावटी मात्र सोच्नु भएको छ भने पक्कै पनि जसरी तपाईँसँग ख्याल ख्यालमा सम्बन्ध जोडिएको थियो त्यस्तै ख्याल ख्यालमा उसँग सम्बन्ध पनि तोडिन्छ आफ्नाहरू कहिल्यै पनि छोडेर जाँदैनन् र ती आफ्ना होइनन् जसले छोडेर जान्छन् <laughs> यस्तै यस्तै भावना समेटिएको यी गजलका पङ्क्तिसँगै आज पनि कार्यक्रम मजेरेको उठान गरिसकेको छु सर्वप्रथम त यो छेप्फिँदै गइरहेको रातमा पनि कार्यक्रम मझेरीको पर्खाइमा बसिराख्नुभएका तमाम तमाम आदरणीय प्रिय श्रोता स्रष्टाहरूमा कार्यक्रम मझेरीको युवाजको अर्को श्रृङ्खलाबाट हार्दिक हार्दिक साङ्गीतिक स्वागत एवं न्यानो साङ्गीतिक अभिवादन व्यक्त गर्दछु म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र उपाध्याय समर्पण जिन्दगीको करुणा रूपा जुनीभरि तिमलाई माया गरौँला ओ मन रूपा जिन्दगीको जङ्घरसँगै गरौँला सुखमा नि साथ देउला दुःखमा नि साथ देउला आदरणीय श्रोता आज पनि शुक्रबारको रात हामी हरेक साता शुक्रबार यसरी नै नियमित रूपमा तपाईँका कथासँग तपाईँका कहानीसँग अनि तपाईँका संस्मरणसँग हातेमालो गर्नको लागि सुदूरपश्चिमका चारवटा रेडियो स्टेसनहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगाहर्ज त्यसै गरी कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगाहर्ज त्यसै गरी कैलाली पहलमानपुरमा रहेको रेडियो मनको मझेरी एकानब्बे मेगाहर्ज र बझाङ चैनपुरमा रहेको रेडियो सेती नाइन्टी थ्री पोइन्ट सिक्स मेगाहर्ज मार्फत एकैसाथ तपाईँको रास्ती बस्तीमा अर्थात् रेडियोको तरङ्ग मार्फत तपाईँको छेउमा भएको रेडियो सेटमा चाहिँ गुन्जने प्रयास गर्ने गर्छौँ आज पनि यही रातले आत्मसात गर्दै तपाईँका कथा तपाईँका कहानी र तपाईँका संस्मरणसँग हातेमाला गर्न फेरि आइसकेका छौँ त्यसैले करिब करिब चालिस पैँतालिस मिनटसम्मको तपाईँको मिठो निन्द्रा सुटुक्क सापट्टि दिएर भए पनि पुरै अवधिभरि सुनि साथ दिनुहोला यही आग्रह गर्दै तपाईँ कार्यक्रममा पत्राचार गरेर हामीसँग आवाजै मार्फत मात्र भए पनि सहयात्रा गर्न चाहनुहुन्छ भने कार्यक्रममा यसरी इमेल चलाउनुहुन्छ भने एनआरयुएस वान टू थ्री एट जिमेल डट कम र फेसबुकमा नरेन्द्र स्पेस उपाध्यायको पेजमा तपाईँले हामीलाई पत्राचार गर्नुभयो भने हामी अवश्य पनि कार्यक्रममा स्थान दिनेछौँ यही भन्दै यतिखेर पनि तपाईँ सम्पूर्णको स्वागत स्वरूप सुमधुर साङ्गीतिक मधुरस पस्कन्छु म तिम्रो हुला नहुला तर माया मार्ने छैन सारा खुसी दिन्छु तिमीलाई तर रुन पार्ने छैन यस्तै यस्तै गीत रहेको छ गीतपछि कथासँग सहयात्रा गर्न आउनेछु हामी हामीसँगै रहनुहोला है हजुर म तिम्रो हुला नहुला तर माया मार्ने छैन सारा खुसी दिन्छु तिमीलाई तर रुन पार्ने छैन <laughs> पक्कै पनि श्रोता कोही कसैको हुन्छ त कोही हुँदैन यौवन कालमा अर्थात् किशोर अवस्थामा प्रवेश गरिसकेपछि कसै न कसैको कोही न कोहीको कहिले न कहिले कसैसँग अलिकति हिमचिम बढेकै हुन्छ भलै त्यो हिमचिम त्यो हिमचिम चाहिँ एकोहोरै किन सही नहोस् तर पनि मन साटिएको हुन्छ जानेर वा नजानेर होस् तर जतिसँग मन साटिन्छ जोसँग मन साटिन्छ त्योसँग सँगै जिन्दगी बिताउन नसक्ने अवस्था पनि त हुनसक्छ कहिले केहीको समस्या कहिले केहीको समस्या कहिले जातपात धर्म गोत्र यावत कुराहरूको समस्याले गर्दाखेरि गरिरहेको मायालाई चटक्क छोडेर अर्थात् सदियौँदेखिको मायालाई चाहिँ टुक्र्याएर अलगै संसारमा रमाउनु पर्ने हुन्छ अलगसँग चाहिँ जिन्दगी बिताउनु पर्ने हुन्छ त्यति बेला सायद धेरै दुःख लाग्ला तर हामीले कसैलाई माया गर्छौँ र कसैले पनि हामीलाई माया गर्छ र कथम कदाचित त्योसँग सम्बन्ध सफल हुन सकेन त्योसँगको सम्बन्ध चाहिँ दिगो रूपमा अगाडि बढ्न सकेन भन्यो भने हामीले साथ दिन नसके पनि दुःख दिनु हुँदैन र माया चाहिँ बाँचुन् जेलसम्मको लागि गर्नुपर्छ यस्तै यस्तै गीत थियो यहाँहरूमा सुटुक्क जोडेको छु तपाईँहरू यतिखेर सुदूरपश्चिमका चारवटा रेडियोमा एकैसाथ कार्यक्रम मझेरी सुनिराख्नु भएको छ अनि तपाईँले हामीलाई अनलाइनमा पनि सुन्न सक्नुहुन्छ रेडियो धनगढीको अनलाइन ठेगाना डब्लु डब्लु डब्लु डट रेडियो धनगढी डट कम त्यसै गरी रेडियो पश्चिम आवाजको चाहिँ अनलाइन ठेगाना डब्लु डब्लु डब्लु डट रेडियो पश्चिम आवाज डट ओआरजी डट एनपी र रेडियो सेतीको डब्लु डब्लु डब्लु डट रेडियो सेती डट ओआरजी मार्फत पनि तपाईँले देखेर हामीलाई संसारभरि पनि सुन्न सक्नुहुन्छ तपाईँको साथमा म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री मित्र नरेन्द्र राज उपाध्याय समर्पण छु तपाईँ पनि कार्यक्रममा पत्राचार गरेर हामीसँग सहयात्रा गर्न चाहनुहुन्छ भने कार्यक्रम मझेरीको हुलाकी ठेगाना रेडियो धनगढी वा रेडियो सेतीको ठेगानामा पत्राचार गर्नुहोला र इमेलमा यानआरयुएस वान टू थ्री एट जिमेल डट कम र फेसबुकमा नरेन्द्र स्पेस उपाध्यायको पेजमा तपाईँले हामीलाई सल्लाह सुझाव प्रतिक्रियाहरू वा राहत कथा र कहानी दिनुभयो भने हामी अवश्य पनि कार्यक्रममा स्थान दिनेछौँ यही भन्दै अब पनि हामी हाम्रो आजको लागि नियमित स्तम्भ गीति कथामा प्रवेश गरिसकेका छौँ मानव जीवन जिउने क्रममा आइपर्ने कतिपय आरोह अवरोह उतार चढावको सङ्गाल हो कार्यक्रममा झेरी जीवन जिउने क्रममा थुप्रै किसिमका घटनाक्रमहरूसँग सहयात्रा गर्नुपर्ने हुन्छ र ती घटनाक्रमसँग सहयात्रा गर्दाखेरि त्यति बेला बनेका यादहरू हाम्रो मानसपटलमा पछिसम्म पनि ताजै रहने गर्छन् तिनै तपाईँका याद तिनै तपाईँका जीवन भोगाई र यथार्थका पानाहरूलाई हामी एउटा माध्यम मात्र बनेर जस्ताको त्यस्तै तपाईँ समक्ष नै पुगाउने प्रयास गर्ने गर्छौँ कार्यक्रम मझेरीमा आज पनि यस्तै दुईवटा कथा प्राप्त भएका छन् रन्जु सुनारको फेसबुक फोन र प्रेमको कथा अनि भगवान घिमिरेको कथा हराएकी परि ढिला नगरिकनै सुरुमा भने रन्जु सुनारको कथा फेसबुक फोन र प्रेमको कथालाई स्थान दिन्छु कथा यसरी सुरु हुन्छ को एघार बजिसकेको थियो निन्द्रा लाग्ने सुसार अझै थिएन सधैँ छटपट्टि र बेचैनी मनमा छँदै थियो एक्कासी मोबाइलले केही सन्देश ल्यायो हेरे म्यासेज आएको रहेछ नम्बर परिचित थियो ह्याप्पी बर्थडे नानु जिन्दगीभरि खुसी हुनु ल म सधैँ तिम्रो खुसी हेर्न चाहन्छु म्यासेज हेरेसँगै पुराना दिनहरू बल्झन थाले सोचे जिन्दगीको भर मेरो खुसी चाहने हो जिन्दगीभर मेरो खुसी चाहनेले मेरै खुसीहरूको हत्या कसरी गर्न सक्यो होला मन मनै तर्कन आयो तिमीलाई साधै बिर्सन सकुला तर तिमी मलाई बिर्सन सक्छौ भने मैले पनि जीवनमा तिमीलाई बिर्सिएका भावहरू छरुला आखिर त्यो नै त मेरो निम्ति त हो मनमा तर्कनासँगै औँलाहरू मोबाइलको स्क्रिनमा चल मलाउन थाले औँलाहरूले यस्तो लेख्न भ्याएछन् जबरजस्ती प्रेम फुल्दैन कति धेरै माया दिएको के म आफै टुक्रा टुक्रा भइ गएँ आँखामा र मनमा हलचल हुनु स्वाभाविक थिएन तर रुनुको कुनै खास कारण पनि त थिएन आफैलाई कठोर बनाएँ र भने जीवन चल्दै गरेको गाडी हो मलाई धेरै यात्रा तय गर्नु छ उराट उराट लाग्ने चैत महिनामा उसले मलाई फेसबुकमा साथी बन्न आग्रह गरेको थियो यसो हेरे उसका र मेरा साथीहरू मिल्दा रहेछन् अनि मैले आग्रह स्वीकार गरेँ च्याटमा उसले नै हो मलाई पहिले बोलाएको ऊ किन हो खोइ मेरो प्रशंसा गरिरहन्थ्यो म भने हाँसेर टार्थेँ खासमा सबै पुरुषहरू महिलाको प्रशंसाबाट नै आफ्नो कुरा सुरु गर्छन् सायद यो उनीहरूका लागि माछा फसाउने साझा तरिका हो एक दिन उसले फेसबुकबाटै प्रपोज गर्यो जवाबमा मैले धन्यवाद मात्र भने लगातार म्यासेज गर्नु उसको बेग्लै किसिमको खासियत थियो तर हाम्रो खासै दोहोरो कुरा हुन्थेन म उसका म्यासेन्जरहरू हेरेर छोडिदिन्थेँ ठ्याक्कै एक वर्षपछि हाम्रो एउटा कार्यक्रममा एक्कासी भेट भयो उसले म आउने कुरा थाहा पाएर आएको भन्यो एक वर्ष अघिको उसको प्रस्ताव सम्झने मसँग कुनै खास कारण थिएन कति कुरा बिर्सनु पनि आफैमा राम्रो भन्ने कुरा मैले त्यही दिन महसुस गरेँ छुट्टिने बेला हामीले फोटो खिच्यौँ ऊ मलाई बारम्बार युआर सो क्युट भनिरहन्थ्यो म भने उसको कुरामा भिस्सा हाँसी मात्र दिन्थे उसले मलाई आफ्नो नम्बर दियो र मेरो नम्बर पनि माग्यो अन्तत हामीले नम्बर साँडासाँड गऱ्यौँ के त्यो नम्बरमा हामीले कुरा गर्ने थियौँ मलाई त्यस्तो लाग्दैन थियो तर त्यही भयो जुन नहुनु पर्ने थियो सायदको मसान्त चाहिँ लाग्छ मैले उसलाई फोन गरेँ फोनमा उसले स्वर सुने लगत्तै भन्यो मलाई भेट्न मन छ के हामी भेट्न सक्छौँ <laughs> उसको कुराले मेरो मनमा सहित मासको होरी फेरि मडारियो तैपनि हुन्छ भनिदिए वैशाखको सुरुवातसँगै हाम्रो भेट भिरकुटी मण्डप हुँदै भाग लियो त्यसपछि के थियो उसको फोन नम्बर मेरो मोबाइल स्क्रिनमा देखिनु कुनै नौलो भएन मान्छेको जात बडो अनौठो हुँदा हुँदै पनि केही कुरा भने सहजै हुन्छ मानिसहरूलाई आफ्नो प्रशंसामा खुसी नभई बस्न सक्दैनन् म पनि त्यही मध्येकी एक थिएँ मलाई उसले गरेको प्रशंसा मन पर्न थालेको थियो साधारण उचाइ पातलो जिउडाल आर्यन भए पनि मङ्गोलियन देखिने अनुहार गालामा सानो डिम्पल हामी भेट्दा ऊ जहिल्यै हाँसिरहेको हुन्थ्यो किन यसरी हाँसेको निकै खुसी छु खुसी हुनुपर्ने केही कारण दुखी हुन नपरेकाले अनि किन घुरेको त जति बेला नि तिमी साह्रै राम्री छौ जवाफमा म सुटुक्क हाँसिदिन्थेँ हुँदा हुँदै म उसलाई निकै सम्झन थालेकी थिएँ अब कलेजको खाजाको पैसाले रिचार्ज जुटाउनेतिर मेरो ध्यान मोडिन थालेको थियो अन्तत एक दिन मैले पनि उसलाई माया गर्ने कुरा भने यो सुनेर ऊ निकै खुसी भयो ऊ भने पहिलेदेखि नै थियो हो अब अब म पनि प्रेममा डुबेकी थिएँ हुँदा हुँदा मेरो प्रेमको पागलपन उसको फोन कलमा अड्किन थाल्यो उसले फोन गर्दा फुरुङ्ग हुने नगर्दा रिसाउने आफैलाई यो सबै कसरी भइरहेको छ भन्ने म स्पष्ट थिइनँ स्पष्ट जम्मा एउटा कुरामा थिए म उसलाई प्रेम गर्थे ऊ पनि भन्थ्यो तिमीले मेरो प्रेममा शङ्का नगर मेरो कुनै स्वार्थ छैन ऊ च्याटमा होइन फोनमा बोलिरहन चाहन्थ्यो हामी बिचको सम्बन्धले उचाइ सोधै थियो त्यही उचाइको धरातलमा टेकेर ऊ मलाई सोधिरहन्थ्यो तिमी मलाई कति माया गर्छौ हामीले समय पाएसँगै हामी त्यही भेरकुटी मण्डपका चिसा गल्लीहरूमा डोलेर चिया खाएर बिताउँथ्यौँ मलाई उसका कुराले मोहित गर्न थालिसकेका थिए तर म के कुरामा मोहित छु भन्नेमा स्पष्ट थिइनँ एक दिन फोनमा कुरा हुँदै थियो मलाई उसैको प्रश्न सोध्न मन लाग्यो मलाई कति माया गर्नुहुन्छ उसको जवाब सफा र स्पष्ट थियो धाँच्नलाई सजिलो पनि थियो उसले भन्यो तिम्रो आमा बाबाले भन्दा धेरै माया गर्छु काली <laughs> मन नै खुसी हुँदै सोधे साँच्चै अफकोर्स जीवनको कुनै मोडमा लगेर छोड्नु पो कि तिमीले छोड्यौ भने मात्र तर तिमीले छोडेमा म त पागल हुन्छु तिमी बिना म बाँच्न सक्दिनँ यस्तै भन्थ्यो उसले अब हामी बिच प्रेम विगत वर्तमान र भविष्यका आशा निराशाका कुरा हुन थालिसकेका थिए त्यही बिच ऊ मलाई भेट्दा अङ्गालोमा भेट्ने र चुम्बन बर्साउन थालिसकेको थियो के मैले उसका चुम्बनहरू स्वीकार गरिनँ <laughs> मैले उसको चुम्बनमा आफूलाई बगाइसकेकी थिएँ त्यसको अर्थ दिन ऊ घरतिर लाग्यो ऊ भन्दै थियो मलाई आउन एक महिनाभन्दा बेडी बेसी समय लाग्छ है उसँगको भेटको अभावले मेरो जीवनमा ठुलो कुराको अभावको महसुस हुँदै थियो फुर्सद हुने बित्तिकै फोन गर्थ्यो हुन त उसले टाढा भएको महसुस हुँदैन प्रतिदिन उसले मलाई बढी नै माया देखायो मैले उसलाई यतिन्जेल कुनै शङ्का गरिनँ हुन त उसले शङ्का गर्ने ठाउँ पनि दिएन अथवा भनौँ मनै उसको प्रेममा यति लट्ठ थिए कि शङ्का गर्ने आवश्यकता नै महसुस भएन म थुप्रै उमङ्गहरू बोकेर भेट्ने आशामा दिनहरू बिताइरहेँ उसको स्मृतिले मेरो मस्तिष्क घाँसेको थियो ऊ त्यहाँबाट पटक्कै हलचल गर्न सकेन उसले आफ्ना कुराहरूमा मह घोलेर पिलाइरहेको थियो हामी एकअर्काको अर्काको मुटु छुन सक्थ्यौँ यहाँसम्म हामीले छ महिना बिताइसकेका थियौँ अब उसका फोन म्यासेज आउन बिस्तारै कम हुँदै गएको मैले महसुस गर्न थालेकी थिएँ भोलिपल्ट बिहानै फोन गरेँ उसले फोन काट्यो बेलुका कुरा गर्न खोजेँ थोरै कुरा गरेर राखिदियो हामी बिच धेरै कुरा हुन छोडेका थिए उसको फोन आजभोलि बिजी हुन थालेको छ उसँगको कुराकानीमा आएको कमीले मलाई जरैदेखि हल्लाइदिएको छ धेरै दिनमा उससँग कुरा भएपछि मलाई अचानक रुन मन लाग्यो उसले सुनिरह्यो तर केही पनि बोलेन रहेको सुनेर उसले भन्यो यो केटीहरूको रुने बानी मलाई फिटेकै मन पर्दैन क्या किन रुनु परेको <laughs> त्यसपछि हाम्रो कुरामा कुरा गर्ने केही कुरा रहेन यो सबै कुरा भाइलाई सुनाए उसले भन्यो दाइ त्यस्तो मान्छे होइन बिहेको कुरा पनि त भएको होइन भाइ पनि मेरो पक्षमा होइन उसैको पक्षमा थियो फेसबुकमा उसलाई निकै म्यासेज गर्थे तर केवल निराशा हात लाग्थ्यो मलाई अझै पनि ऊ माया गर्छ भन्ने लाग्थ्यो म्यासेजको केही प्रतिक्रिया नआएपछि मैले उसलाई लगातार फोन गरिरहेँ तर त्यसमा पनि निराशा हात लाग्यो म आफैमा केही खोट रहेको भन्दै आफैलाई दोष दिन थालेकी थिएँ हिजो आजका मेरा दिनहरू उसको सम्झनामा भन्दा धेरै अगाडि निस्किसकेका छन् ऊ कहाँ के गर्दैछ थाहा छैन तर सायद आज पनि म उसलाई प्रेम गर्छु होला यसरी तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभएको बेला तिम्रो तस्बिरसँग कुरा गर्छु तिमी नभएको बेला तस्बिरसँग कुरा गर्छु तिमी नभएको बेला मुटु चल्दा चल्दै मर्छु तिमी नभए 不悲凉。 भएको बेला म रन्जु सुनारको फेसबुक फोन र प्रेमको कथा शीर्षकको यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने तपाईँहरू अहिले सुदूरपश्चिमका चारवटा रेडियोहरू धनगढीको रेडियो धनगढी नब्बे दशमलव पाँच मेगा हर्ज कैलाली पहलमानपुरको रेडियो मनको मझेरी एकानब्बे मेगा हर्ज र बझाङ सैनपुरको रेडियो सेती नाइन थ्री पोइन्ट सिक्स मेगाहर्ज साथै कैलालीको लम्कीमा रहेको सामुदायिक रेडियो पश्चिम आवाज एक सय चार दशमलव सात मेगाहर्ज मार्फत एकैसाथ कार्यक्रम मझेरी सुनिराख्नु भएको छ अनि म छु तपाईँको साथमा तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण ढिला नगरिकनै कार्यक्रममा यतिखेर भगवान् घिमिरेको हराएकी परी शीर्षकको कथालाई स्थान दिन्छु कथा यसरी सुरु हुन्छ पैसाको सुगन्ध कुना कुना चलायो तिमीले चलायो तिमीले जादु चलायो तिमीले टुना चलायो तिमीले पैसाको सुगन्ध चोलीको तुना चलायो तिमीले जब फुल बुट्टे चोलीको तुना चलायो तिमीले जब फुल बुट्टे चोलीको तुना चलायो तिमीले जब फुल बुट्टे चोलीको तुना चलायो तिमीले हङ्गामा भो कसम हङ्गामा सासै फेर्न बिर्स यहाँ सरी नासा जब फुल फुल फुल जब फुल बुट्टे चोलीको तुना चलायो तिमीले जब फुल बुट्टे चोलीको तुना चलायो तिमीले ऊ बिस्तारै बिरालाको चालमा भित्र पछि म सिरानीपट्टि फर्केर मेजर इङ्ग्लिसको मिसलिनी अफ प्रोस्टको किताब पढ्दै थिएँ को आएछ सायद उयो होला भनेर यसो हेरेको त कहिलेकाहीँ क्याम्पस जाँदा बाटोमा भेटिने एउटा केटी पो रहेछ सुरुमै नमस्कार गरी मैले नमस्कार फर्काएँ कर्ले परेको कालो घना केस निलो कुर्ता सलवार पछ्यौरी ओढेकी थिएँ त्यस्तै पन्ध्र कि निकै राम्रै हँसेली गोरो जुडाल सर्लक्क परेकी निकै लोभ लाग्दै थिए केटी हातमा केही कापी किताब र कलम लिएकी निकै हिस्सी परेकी तर आज सोध्दै नसोध्दै भित्र पछि चिन्नु न जान्नुको घर अनि म त झन् बाटोमा कहिलेकाहीँ भेटिने अन्जान केटा थिए कहिल्यै नबोलेको अन्त कतै देखेको मान्छे एक्कासी यो अपरिचित घरमा किन छिरी म बिहानमा क्याम्पस जान्थेँ एघार बजेतिर आएर खाना खाएर दिनभरि रुममा नै पढेर बिताउँथे यसो बेलुका बाहिर निस्केर घुम्थे त्यो दिन पनि सधैँ चाहिँ खाना खाएर बेडमा पढेर बसेको थिएँ मौसम निकै चिसो म बसेको कोठाको ढोका उत्तरतर्फ फर्केको थियो अगाडिपट्टि खेतमा केही काटिसकेको र केही काट्न बाँकी धान थियो आज अचानक ऊ त्यहाँभित्र किन पसे र किन त्यस्तो गर्दैछ हामी दुवै एकैछिन अलमल पर्दै एक अर्कालाई हेरा हेर गऱ्यौँ ऊ खाटमा बस्ने अनुमति चाहन्थे तर म ऊ बस्ने होइ हो होइन छुट्याउन सकिरहेको थिइनँ भुइँमा एउटा गुन्द्री मात्रै बिछ्याएको थियो ऊ त्यहीँ तल बस्ने कुरा पनि भएन केही छिन ऊ त्यसै उभिही अनि बिस्तारै म बसेको खाटमा बसी त्यसपछि त मलाई झनै अप्ठ्यारो भयो के गरौँ कसो गरौँ देब्रे हातको कुइनाले ओछ्यानमा टेकेर घुँडा मारेर पढेको मेरो कापी किताब भने ओछ्यानभरि नै यत्र तत्र थियो त्यो जब त्यो सब जम्मा पार्दै म आफू पनि अलिक सम्हालेर सिधा भएर बसेँ मस्कदै खाटमा बसेर उसको नसालु नजर मतिर फ्याँकेपछि मलाई पनि बोल्न करै लाग्यो तपाईँ नै हो भनेर सम्बोधन गरेर बिस्तारै उसको परिचय सोधेँ ऊ त्यही घरकी फुपू दिदी नारायणीकी छोरी सीताकी साथी रहेछ सीताले हामीलाई दाई भन्थिन् उसले चिनेका र मसँग हेलमेल भएका एक दुईजना साथीको नाम लिँदै हुनुहुन्छ भन्थे सोधी म किताबमा नजर दिँदै उसँग कुरा गरिरहेको थिएँ ऊ अलिक झुक्किएर कुरा गर्दै थिए उसको कपाल अगाडि झुन्डिएको थियो अनि हातले सर्लक्क पछाडि फाल्दा मेरो कुइनामा लागेर सर्फ तल झऱ्यो मलाई उसको चाला अलिक निको लागेन त्यसपछि अपरिचित केटा मान्छेसँग उसकै कोठामा त्यसपछि पनि एउटै खाटमा बसेर टाँसिने झैँ गरी हिमचिम बढाएको मलाई मन परेन खासै बोल्ने कुरा नभएर एकछिन सन्नाटा छाएपछि उसैले कुरा सुरु गरे हजुरलाई राम्रो इङ्ग्लिस आउँछ अरे मलाई सिकाइदिनु न है म सधैँ यति बेलै आउने गर्छु हुन्छ ल भन्दै प्रश्नवाचक नजरले मतिर हेरेँ उसको बोली यति मिठो र नसालु थियो कि त्यो बोली अहिले पनि कानमा गुन्जिरहेछ लाग्छ सायद त्यति बेलाको मेरो उमेर पनि त्यस्तै सत्र अठार भएर पनि हो कि कुन्नी तर मैले कुरा टार्ने उपाय निकाल्दै उसलाई म्याथ कतिको आउँछ भन्न सोधेँ उसले म्याथ त गाह्रो लाग्दैन सजिलै लाग्छ इङ्ग्लिस साह्रै गाह्रो लाग्छ केही पनि आउँदैन ए इङ्ग्लिस लागेर एसएलसीमा पास गर्न सकिन्न कि जस्तो लागिरहेको छ भने मैले झट्ट उल्टो कुरा गरेँ मलाई पनि इङ्ग्लिस त्यति राम्रो आउँदैन एसएलसीमा पनि बल्ल बल्ल पास गरियो म्याथ हो भने त बरु जसोतसो सिकाइदिन्थे तर उसले पत्याइनेर भने सीताले भनेको हजुरलाई राम्रो इङ्ग्लिस आउँछ त्यसो भएर यहाँ आएको हजुरले ढाँटेको होला भने म मनमनै हाँसेँ किनभने मलाई म्याथ निकै गाह्रो विषय लाग्थ्यो निकै मेहनत गरेर एसएलसी पास गरेको थिएँ तर इङ्ग्लिसमा कुनै समस्या थिएन गाउँमै पनि खाली भएका बेला एक दुई भाइ बहिनीहरूलाई सिकाइदिन्थे तर यहाँ आज एउटी सुन्दर केटीबाट छुटकारा पाउनकै लागि भनेर उल्टो कुरा गर्दै झुट बोलिरहेकोमा मन मनमा अनौठो अनुभूति भइरहेको थियो मैले स्वीकृति दिएको थिएँ भने त्यो दिनहुँ आउँथे एउटा जवान केटा र एउटी त्यस्तै केटी एउटै कोठामा त्यसरी एकान्तमा लामो समय बिताउन हल्ला बढी हुन्थ्यो माया प्रेम गर्छु भनेर सुरु हुने र छाड्छु भनेर छाडिने होइन हामी त्यसरी नजिकिएपछि आपसमा हिमचिम बढ्ला पिरतीको डोरी कसौँला एक अर्काबाट छुट्टिन नसकौँला यता छोटो क्याम्पस यता छोरो क्याम्पस पढ्न बसेको छ भनेर मक्ख परेर बसेका बुवा आमालाई केटीको चक्करमा लागेर पढाइ बिग्रेको थाहा पाएपछि कस्तो होला भन्ने अनुमान पनि लगाएँ हुन त म प्रत्येक हप्ता शुक्रबार दिउँसो घर गएर शनिबार बेलुकी फर्कन्थेँ तर पनि यस्ता अनुमान गर्ने र त्यहाँ नजर लगाउने कोही मान्छे थिएनन् जे गरे पनि त्यही घरमा कसैलाई वास्ता थिएन त्यसमाथि म अरूभन्दा सिधामा गनिन्थेँ फेरि हामीबाट त्यस्तो नराम्रो केही नभए पनि पवित्र हृदयले पढाइ अगाडि बढाए पनि बाहिरबाट देख्ने त्यही टोलका अरू छिमेकीले त भोलि कुनै न कुनै बाहनामा म माथि औँला उठाउने हुन् कि फेरि त्यो केटी कस्ती हो असली चरित्र नबुझे स्वीकृति दिन पनि सकिनँ त्यसले मेरो कुरा फिटिक्कै नपत्याएर हाँसिरहेकी थिए मैले नै कुरा खोल्दै हामी यसरी एकान्तमा बसेर पढ्नु उचित हुँदैन उता बिजुलीको करेन्ट लागे चाहिँ एक खाटबाट जुरुक्क उठेर हजुरलाई त्यस्तो लाग्छ र अप्ठ्यारो मान्नुहुन्छ भने ठिकै छ म जान्छु भनेर आफ्नो कापी किताब उठाएर हिँडिहालेँ एकचोटि फर्केर पनि हेरिनँ अनि मलाई त्यो तिन्जेल भएको घटना सपना जस्तो लाग्यो त्यसपछिका दिनमा एक दुईचोटि म क्याम्पसबाट फर्कदा बाटोमा त्यो केटी भेटिन्थे टाढैबाट मुसुक्क हाँस्थी मात्र केही बोल्दैनथ्यौँ पछि पछि मलाई त्यो घर एकदम सुन्ने र एक्लो जस्तै लाग्यो जति बोल्ने गफ गर्ने क्याम्पसमै र बाटोमा साथीहरूसँग थियो त्यहाँ फर्केपछि बोल्ने गफ गर्ने खालको कोही मान्छे थिएनन् साह्रै निराश र खल्लो लाग्थ्यो करिब दुई महिनापछि त्यहाँबाट डेरा सरे तिमी कतै म फुले कतै तिमी कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ तिमी फुल्यौ कतै म फुले कतै तिमी फुल्यौ कतै म फुले कतै जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ जहाँ फुले पनि हाम्रो सुगन्ध मिल्दो रहेछ मझरी कतै तिमी झर्यौ कतै मझरी कतै जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ जहाँ झरे पनि हाम्रो वेदना मिल्दो रहेछ हजुर भगवान घिमिरेको हराएकी परी शीर्षकको यो संस्मरणसँग यो आवाज मिसाएका छौँ तपाईँले आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया अवश्य पनि कार्यक्रम मझेरीको हुलाकी ठेगाना अर्थात् तपाईँले सुनिराख्नु भएको रेडियोको ठेगानामा प्रेषित गर्न सक्नुहुन्छ वा इमेल चलाउनुहुन्छ भने एनआरयुएस वान टू थ्री एट जिमेल डट कम र फेसबुक चलाउनुहुन्छ भने नरेन्द्र स्पेस उपाध्यायको मेरो व्यक्तिगत फेसबुक पेज तथा कार्यक्रम मझेरीको पेजमा अवश्य पनि गर्नुहोला यही भन्दै आजको लागि भने कार्यक्रम मझेरीको यो श्रृङ्खला यो बसाइबाट पर्ने बेला भइसकेको छ लौ त यतिन्जेलसम्म रेडियो सुनि साथ दिनुभयो तपाईँ सबै सबैप्रति आभार प्रकट गर्छु त्यसै गरी यति अबेरसम्म प्रविधिमा बसेर मेरो स्वरलाई आवाजको दुनियाँ मार्फत तपाईँको छेउमा रहेको रेडियो सेटसम्म पुगाउन सहयोग गर्नुहुने प्रविधि संयोजनतर्फका मित्रहरू रेडियो धनगढीका पुष्प जोशी रेडियो मनको मझेरी पहलमानपुरका शेरबहादुर चौधरी सामुदायिक रेडियो पश्चिम आवाज लम्की कैलालीका आलोक आचार्य र रेडियो सेती बझाङका समी खत्री चारैजनालाई पनि साधुवाद प्रकट गर्दै कार्यक्रम मझेरीको यो आजको श्रृङ्खला यो बसाइबाट छुट्टिने अनुमति माग्छु हुन्छ त अर्को हप्ता रमाइलो भेटघाट गरौँला भन्दै कार्यक्रम मझेरीको यो आजको श्रृङ्खला यो बसाइबाट म तपाईँकै सुख दुःख एवं भावनात्मक सहयात्री नरेन्द्र उपाध्याय समर्पण पनि विदा हुन्छु जाने बेला सङ्गीतका सुमधुर सुरहरूले तपाईँका सफलताका शिखर सुमुन नमस्कार शुभरात्री